Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रंग रोगन सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवन चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी रिजल्टमा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोक Narayangarh phone zero five six five seven nine नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईंलाई स्वागत छ म अनिता अर्याल प्रमुख समाचारका शीर्षकहरू नेकपा एमाले नौ राष्ट्रिय महाधिवेशनको विधिवत समापन गर्दै केन्द्रीय समितिमा ओली प्यानलको बहुमत माघ आठ गतेभित्र मुलुकमा संविधान जारी हुने नेपाली कंग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाको भनाई राजदूत नियुक्तिका लागि प्रधानमन्त्री र सत्तारूढ़ दलका शीर्ष नेताहरूले वास्ता नगर्दा आफू निरीह बनेको परराष्ट्र मन्त्री पाण्डेको गुनासो युक्रेनमा संघर्षरत पक्षलाई सहयोग गरेको आरोपमा युरोपियन युनियन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 नौ महाधिवेशन एक हप्तामा सकिने भनिए पनि दुई हप्तासम्म लम्बिएको छ नयाँ नेतृत्व चयनका लागि नेता केपी शर्मा ओली र माधव कुमार नेपालको प्यानल र केही स्वतन्त्र उम्मेद्वार चुनावी मैदानमा उत्रिएका थिए मत परिणाम अनुसार पदाधिकारीमा दुवै प्यानलको लगभग बराबर प्रतिनिधित्व भए पनि केन्द्रीय समितिमा भने ओली प्यानलको बहुमत देखिएको छ चितवनका एकतीस गाविस मध्ये बाह्र गाविस बाढ़ी र पहिरोको उच्च जोखिममा रहेको छ सुगम जिल्ला भनेर चिनिएको चितवनमा एकतीस गाविस मध्ये बाह्रवटा गाविसलाई जिल्ला विपद व्यवस्थापन समिति चितवनले उच्च जोखिममा राखेर क्षति न्यूनीकरणको तयारी गरेको जीविस प्रकोप व्यवस्थापन स्रोत व्यक्ति बलराम लुइटेले जानकारी दिनुभएको छ ती गाविससँगै रत्नगर र भरतपुर नगरपालिकाका केही ओड़ालाई पनि बाढ़ीको उच्च जोखिममा राखिएको छ भने हालै बनेको खैरहने नगरपालिकाको कुमरो क्षेत्र पनि उच्च जोखिममा रहेको छ जिल्ला विपद व्यवस्थापन समितिको तथ्याङ्क अनुसार चितवनको कल्याणपुर गर्दी र बगौरा गाविस रिउ नदी लगायत अन्य कहरे खोलाको उच्च जोखिममा रहेका छन् यस्तै मेगौली मंगलपुर दिव्यनगर कविलास गाविस नारायणी नदीबाट उच्च जोखिममा छन् भने जगतपुर कथार पिप्ले भण्डारा र पटिहानी गाविस राप्ती नदीबाट प्रभावित भएको पनि लुइटेले बताउनु भएको छ प्रकोपकै कारण नारायणी र राप्ती नदी छेउछाउका संयौं बासिन्दा पटक पटक विस्थापित भएका छन् गएको असार अठाइस र उनातिस गते माडीमा आएको बाढ़ीले एकजनाको ज्यान लिएको थियो भने गर्दी कल्याणपुर र बगौड़ा गाविसका छ सय भन्दा बढ़ी घर डुबानमा परेको थियो संविधान सभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठकमा राज्य पुनर्संरचनाका बारेमा दलहरूबीच देखिएको असहमतिका बारेमा छलफल चलिरहेको छ संविधान सभा सचिवालय सिंहदरबारमा आज बसेको बैठकमा अभिलेख अध्ययन तथा निर्क्यौल समितिको तत्कालीन राज्यको पुनर्संरचना तथा राज्यको बाँडफाँड़ समितिको असहमतिको प्रतिवेदनमा छलफल भएको छ प्रदेशको संख्या सीमांकन तथा नामाङ्कन र आधारका विषयमा दलहरूबीच विवाद चलेको छ समितिमा सबै दलको प्रतिनिधित्व हुने गरी सानो आकारको उपसमिति बनाएर सहमतिको प्रयास गर्न समितिका सदस्यहरूले सुझाव दिएका छनृ नेपाली कंग्रेसका महामन्त्री कृष्ण प्रसाद आगामी माघ आठ गतेभित्र मुलुकमा संविधान जारी हुने बताउनु भएको छ तीर्थयात्राका लागि भारत जान लाग्नु भएका विराटनगर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै स्थानीय निकायको निर्वाचन भने संविधान जारी भएपछि मात्रै हुने बताउनु भएको छ उहाँले प्रधानमन्त्री सुशील कोइराला यसै साता स्वदेश फर्कनुहुने हुने जानकारी गराउँदै त्यसपछि संविधान सभामा बाँकी रहेका छब्बीसजना सभासद मनोनयन गर्ने जानकारी दिनुभयो उहाँ व्रतको लागि जोगबनी हुँदै भारतको देवघर पुग्नुहुने बताउनुभयो परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले राजदूत नियुक्तिका लागि प्रधानमन्त्री र सत्तारूढ़ दलका शीर्ष नेताले वास्ता नगर्दा आफू निरीह बनेको बताउनु भएको छ प्रधानमन्त्रीले नभ्याएको अवस्थामा कार्यवाहक प्रधानमन्त्री वामदेवलाई राजदूत नियुक्तिको जिम्मेवारी दिइनुपर्ने मन्त्री पाण्डेले बताउनु भएको छ परराष्ट्र मन्त्रालयका छजना करियर डिप्लोम्याटलाई राजदूत नियुक्त गरेर पठाउने र अन्य राजनीतिक नियुक्तिका आठ जनाका लागि छलफल गर्ने आफ्नो प्रयासमा कसैले चासो नदिएको उहाँले बताउनुभयो प्रधानमन्त्री सुशील कोइरालाले कार्यभाग प्रधानमन्त्री वामदेव गौतमलाई अधिकार दिने हो भने अब बस्ने मन्त्री परिषद बैठकबाटै छ जना राजदूत नियुक्ति गर्न सकिने मन्त्री पाण्डेले बताउनु भएको छ नेपालको आवासीय राजदूतावास रहेका बत्तीस देशमध्ये अहिले चौध देशमा राजदूत खाली रहेका छन् तीमध्ये आठजना मन्त्रालयकै सहसचिवले पाउनुपर्ने दावी उनीहरूले गरे पनि मन्त्री छ जनालाई मात्रै पठाउने पक्षमा छन् त्यसमा पनि अमेरिका बेलायत भारत जस्ता मुलुकमा भने कर्मचारीलाई राजदूत नबनाउने मन्त्री पाण्डेले बताउनु भएको छ नेपाली कंग्रेस रत्नगर नगर समितिले बीपी कोइरालाको प्रथम जन्म शताब्दी सप्ताह व्यापी मनाउने कार्यक्रम सप्ताहव्यापी कार्यक्रम गरी मनाउने भएको छ नगर समितिले एक हप्तासम्म गर्ने कार्यक्रमको सूची आज रत्नगरमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो समितिले आयोजना गरेका अधिकांश कार्यक्रमहरू सामाजिक विकासमा टेवा पुग्ने खालको रहेको नगर समितिका सभापति रूपणराज घिमिरेले बताउनु भएको छ सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज पत्रकार सम्मेलन गरेको कंग्रेसले भोलि अर्थात साउन दुई गते श्रीकृष्ण प्रणामी मन्दिर जिरौनाका ज्येष्ठ नागरिकहरूलाई फलफूल वितरण तीन गते सौराचोकमा रक्तदान कार्यक्रम चार गते अन्तर स्तरीय वक्तित्व कला प्रतियोगिता पाँच गते अन्तर कलेज स्तरीय निबन्ध प्रतियोगिता र छ गते बीपी चिन्तन र वर्तमान सान्दर्भिकताका विषय विचार गोष्ठी गर्ने जनाएको छ कार्यक्रममा नेपाली कंग्रेसका महासमिति सदस्य तथा पूर्व सांसद एकनाथ राणा भाट क्षेत्रीय सभापति कुमार कार्की लगायतले बोल्नु भएको थियो कार्यक्रम नेपाली कंग्रेसका नगर सभापति रूपनराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो रौतहटका बत्तीसवटा झोले विद्यालय खारेजीमा परेका छन् भने उन्नाइसवटा विद्यालयको समायोजन हुने भएको छ जिल्ला शिक्षा कार्यालय रौतहटले विद्यालय दर्ता गरी सरकारी रकम निकासा दिँदै आए पनि अध्यापन नभएका बत्तीस झोली प्राथमिक विद्यालय खारेज गर्ने निर्णय गरेको छ यस्तै कम संख्यामा विद्यार्थी रहेका विद्यालयलाई पनि नजिकै रहेका अन्य विद्यालयमा समायोजन गर्ने निर्णय भएको छ खारेजीमा पर्ने विद्यालयहरूमा देव प्राथमिक विद्यालय भगवती प्राथमिक विद्यालय गणेश राजाराम प्राथमिक विद्यालय वचन प्राथमिक विद्यालय क्रान्ति प्राथमिक विद्यालय लगायत बत्तीस विद्यालय रहेका छनृ मकवानपुरको बसामाडीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ ना पाँच ख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 अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका खबर युक्रेनमा संघर्षरत पक्षलाई सहयोग गरेको आरोपमा युरोपियन युनियन र अमेरिकाले रूसमाथि थप प्रतिबन्ध लगाउने भएको छ अमेरिकाले रूसको ऊर्जादेखि मुख्य ब्याङ्कहरूमा प्रतिबन्धको घोषणा गरेको छ तर रूसी राष्ट्रपति भ्लादिमिर पुतिनले भने एयू र अमेरिकाको प्रतिबन्धलाई मृत प्रतिबन्ध भनी टिप्पणी गर्नुभएको छ युरोपियन युनियनले रूसका कुन क्षेत्रमा प्रतिबन्ध लगाउने भनेर यसै महिनाको अन्त्यसम्ममा सार्वजनिक गर्ने लक्ष्य लिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् यसअघि अमेरिकाले प्रतिबन्ध लगाएकोमा रूसका उच्च व्यक्तिहरूका साथै युक्रेनमा संघर्षरत पक्षका पनि समावेश भएका छन् अमेरिकी राष्ट्रपति बराक ओबामाले यो प्रतिबन्धले रूसले युक्रेनका विषयमा फेरि विचार गर्नुपर्ने अवस्था आएको बताउनु भएको छ युक्रेनलाई टुक्र्याउन रूसले भूमिका खेलेको भन्दै अहिले अमेरिका र युरोपियन युनियन रूस विरूद्ध खनिएका छन् इजरायलमा संघर्ष गर्दै आएको हमासले पाँच घण्टाका लागि युद्ध विराम गरेको छ लगातार नौ दिनसम्म गाँजामा जारी संघर्ष पाँच घण्टाका लागि रोक्न हमास र इजरायल दुवै सहमति भएको बीबीसीले उल्लेख गरेको छ इजरायली सेनाका अनुसार दुवै पक्षले त्यहाँको स्थानीय समय अनुसार बिहान दस बजेदेखि दिउँसो तीन बजेसम्म युद्ध विराम गरेका छन् दुवै पक्षले आवासीय इलाकामा आपूर्ति सहज गराउन युद्ध विराम गरेका हुन् हमासका प्रवक्ता सामी आबु जुखिरीले यो समयमा रकेट आक्रमण पनि रोकिने बताएका छन् गाँजापतिमा इजरायलको हमलामा पनि अहिलेसम्म दुई सय बीसजना प्यालेस्टाइनीको मृत्यु भइसकेको छ अब खेल समाचार तेक्वान्दोका पाँचजना अन्तर्राष्ट्रिय प्रशिक्षकलाई आज रत्नगर पाँच चित्रसारीमा सम्मान गरिएको छ चित्रसारी युवा खेलकुद समितिले पाँचौं विश्व परा तेक्वान्दो रजत पदक विजेता यादव कुँवर भर्खरै तेक्वान्दो प्रशिक्षक बन्न सफल किरण श्रेष्ठ गोपाल श्रेष्ठ प्रदीप श्रेष्ठ र हङकङका प्रशिक्षक गणेश गुरुङलाई सम्मान गरेको हो किरण गोपाल र प्रदीप विश्व तेक्वान्दो एकाडेमी कुकिवान कोरियाको आयोजनामा सम्पन्न पैंतिसौं अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर कोर्स दुई हजार चौधमा भाग लिई अन्तर्राष्ट्रिय प्रशिक्षक बन्न सफल हुनुभएको हो तेक्वान्दो खेल मार्फत चितवनलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन भूमिका खेलेको भन्दै उनीहरूलाई सम्मान गरिएको हो कार्यक्रममा खेलाड़ीहरूलाई सम्मान पत्र र दोसल्ला उडाएर सम्मान गरिएको थियो त्यसै गरी रत्नगर पाँच चित्रसारी निवासी किरण श्रेष्ठलाई स्थानीय चित्रसारी आमा समूहले समेत सोही कार्यक्रममा सम्मान गरेको छ इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक टीका बहादुर के प्रमुख अतिथि रहनु भएको कार्यक्रममा चित्रसेन सामुदायिक वनका अध्यक्ष अशोक चौधरी मावि चित्रसारीका प्रधान अध्यापक सूर्यप्रसाद लामिछाने समितिका सदस्य निरज गुरूङ चित्रसेन क्लबका अध्यक्ष राजेन्द्र कुमार थपलिया लगायतले बोल्नु भएको थियो कार्यक्रम चित्रसारी युवा खेलकुद समितिका सचिव निर्मल गिरीको अध्यक्षतामा सम्पन्न भएको हो र श्रीलंका विरूद्धको पहिलो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाले मध्यम प्रदर्शन गरेको छ पहिले ब्याटिङ गरेको अफ्रिकाले आज दोस्रो दिनको खेल जारी रहँदा सात विकेटको क्षतिमा तीन रन बनाएर खेलेको छ पहिलो दिनको खेल सकिँदा अफ्रिकाले दुई रनमा पाँच विकेट गुमाएको थियो अफ्रिकाका लागि डीएन ग्लगरले एक सय तीन फाफ डु प्लेसिस असी तथा कुन्तन डेकुकले एकाउन्न रन बनाएर बाहिरिएका छन् दिउँसो दुई बजेको अर्पण समाचारबाट बिदा हुनु अघि प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक नेकपा एमालेको नौ राष्ट्रिय महाधिवेशनको विधिवत समापन हुँदै केन्द्रीय समितिमा ओली प्यानलको बहुमत माघ आठ गते भित्र मुलुकमा संविधान जारी हुने नेपाली कंग्रेसका महामन्त्री कृष्ण प्रसाद सेटौलाको भनाई राजदूत नियुक्तिका लागि प्रधानमन्त्री र सत्तारूढ़ दलका शीर्ष नेताहरूले वास्ता नगर्दा आफू निरीह बनेको परराष्ट्र मन्त्री पाण्डेको गुनासो युक्रेनमा संघर्षरत पक्षलाई सहयोग गरेको आरोपमा युरोपियन युनियन र अमेरिकाद्वारा रूसमाथि थप प्रतिबन्ध लगाउने गाजामा जारी संघर्ष पाँच घण्टाका लागि रोक्न हमास र इजरायल सहमत र तेक्वान्डोका पाँचजना अन्तर्राष्ट्रिय प्रशिक्षक सम्मानित श्रीलंका विरूद्धको टेस्टमा अफ्रिकाको मध्यम प्रदर्शन हौस् त यसका साथै दिउँसो बजेको अर्पण समाचार सकियो अनिता अर्याल विदा भए नमस्कार Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच तिन त्रिसठी दुई सय नब्बे रङरोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गिन छपाई गर्ने एक मात्र छापा खाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोक Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one